नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो समयकासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ म सजिता हुमाल चितवनको भण्डारामा रहेको मत्स्य विकास केन्द्रमा माछाको खुराकको माग अत्याधिक बढ्न थालेको छ कार्यालयको तथ्याङ्क अनुसार पछिल्ला वर्षहरूमा माछाको खुराकको माग बढ्दै गएको छ माग बढेसँगै राजस्वमा पनि उल्लेख्य वृद्धि भएको छ केन्द्रमा उत्पादन हुने फ्राई फुरा एकदेखि दुई इन्च र फिङ्गरलिङ दुईदेखि पाँच इन्च भन्दा ह्यासलिङ फुराकको माग भुराको माग अत्याधिक रहेको केन्द्रका प्राविधिक सहायक चिरञ्जीवी दाहालले जानकारी दिनुभयो yo गत आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा एक करोड पचपन्न लाख पैसठी हजार ह्यासलिङ बिक्री भएको छ यो आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा पचासी लाख पन्ध्र हजारले बढी हो आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा सत्तरी लाख पचास हजार ह्यासलिङ बिक्री भएको प्राविधिक सहायक दालले बताउनुभयो ह्यासलिङ बिक्रीबाट आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा अठार लाख एक्कासी हजार राजस्व संकलन भएको थियो भने आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा चौध लाख पाँच पाँच हजार राजस्व संकलन भएको थियो आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा भन्दा दुई हजार सत्तरी एकहत्तरमा राजस्व चार लाख छिहत्तर हजारले वृद्धि भएको छ त्यस्तै केन्द्रमा भुराको माग पनि बढेको छ आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा चौबिस लाख सत्र हजार भुरा बिक्री भएकोमा त्यो संख्या बढेर गत आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा तीस लाख पन्ध्र हजार पुगेको प्राविधिक सहायक दाहालले जानकारी दिनुभयो यो संख्या दुई हजार उनासत्तरी सत्तरीमा भन्दा पाँच लाख अन्ठानब्बे हजारले बढी हो यस्तै फिङ्गर लिङ्कको माग पनि अत्याधिक रहेको केन्द्रले जनाएको छ गत आर्थिक वर्षमा फिङ्गर लिङ्ग पाँच लाख अडतिस हजार बिक्री भएको थियो भने आर्थिक वर्ष दुई हजार उनासत्तरी सत्तरीमा तीन लाख चौध हजार बिक्री भएको छ एक वर्षमा दुई लाख तेइस हजार फिङ्गर लिङ्कको माग बढी भएको केन्द्रका प्राविधिक सहायक चिरञ्जीवी दाहालको भनाइरहेको छ कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षमा अझै माछाको फुराको संख्या वात्ते बढ्न सक्ने देखिएको छ चालु आर्थिक वर्षको साउन महिनामा मात्रै बयासी लाख ह्यासलिङ फुरा बोरा बिक्री भइसकेको केन्द्रले जनाएको छ त्यस्तै सात लाख फ्राई र सन्तानब्बे हजार फिङ्गरलिङ बिक्री भएको प्राविधिक सहायक दलले बताउनुभयो अहिले पोखरीमा भुरा राख्ने समय भएको र कृषकहरूको संख्या पनि बढ्दै गएकाले माछाको भुराको माग पनि बढ्दै गएको उहाँले बताउनुभयो केन्द्रमा उत्पादन भएको भुरा सबैभन्दा बढी चितवनमा नै बिक्री हुने गरेको छ अन्य जिल्लाको तुलनामा चितवनमा माछापाला कृषकको संख्या पनि बढी भएकाले चितवनमा करिब पचहत्तर प्रतिशत भूरा खपत हुने केन्द्रका प्राविधिक दाहालको भनाइरहेको छ चितवनमा करिब एक हजार हेक्टरमा माछा पालन गरिँदै छ प्रत्येक वर्ष माछा पालक कृषकको संख्या बढ्दै गएको छ केन्द्रबाट नलप्रासी लमजुङ तनौ गोर्खा धादिङ बारा पर्सा लगायत जिल्लाका कृषकहरूले पनि माछाको भूरा लैसाने गरेका छन् चितवनको विकट पहाडी गाविस शक्तिखोरका कृषकहरू सामूहिक व्यवसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् थोरै लगानीबाट धेरै आमदामी हुने भए पनि त्यहाँका कृषकहरू व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका हुन् शक्तिखोर ओडा नम्बर एक दोङ्रा गाउँकै स्थानीय कृषकहरू जीवन स्तर उकास्नको लागि व्यावसायिक आर्गानिक तरकारी खेतीको अवधारणासँगै मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् सिप परियोजनामा मार्फत समूहमा आबद्ध भएका कृषकहरू परम्परा खेतीभन्दा तरकारी खेतीबाट राम्रो आमदामी हुने थाहा पाएपछि अहिले तरकारी खेती गर्न अग्रसर देखिएका हुन् पहिला आफ्नो लागि मात्रै थोरै तरकारी लखाउने त्यहाँको प्रचलन थियो दोग्राका स्थानीय चालिस वर्षीय कृषक कृष्ण बहादुर बेकले भन्नुभयो परम्परा खेतीभन्दा तरकारी खेतीबाट मेरै आमदामी दोब्बर वृद्धि भएको छ परियोजनाद्वारा कृषि विकासको लागि कृषक समूह स्थापना बिउ वितरण तरकारी खेती गर्दा लाग्ने रोगहरूको बारेमा सानागरी आदिको प्रदान गर्दा उनीहरू व्यावसायिक रूपमा कृषि क्षेत्रतर्फ आकर्षित भएर लागेका हुन् चौबिसवटा घरधुरी रहेको दुङरामा धुम्की धा बहुद्देश्य कृषक दुम्सी धा बहुद्देश्य कृषक समूह गठन गरी पचासजना कृषि उद्यमीहरू यसमा आबद्ध रहेका छन् पहिले उचित ज्ञान तालिम बिउ बिसन तौर तरिका आदिको बारेमा जानकारी नहुँदा तरकारी खेतीलाई व्यावसायिक बनाउन सकिन्छ तरकारी लगाएर पनि आमदामी गर्न सकिन्छ भने जस्ता साधारण कुराको ज्ञान नभएका उनीहरूले जीवन स्तरमा राम्रो परिवर्तन गरेका छन् विश्व आदिको असरबारे आमजना स्वास्थ्य कर्मीलाई सचेत गराउने उद्देश्यले चितवनको भरतमा शुरू भएको तीन दिने क्षमता अभिवृद्धि तालिम आजबाट सकिएको छ विषादीको व्यापक दुरुपयोग भई स्वास्थ्यमा नकारात्मक असर परेपछि समयमा नै पहिचान गरी व्यवस्थापन गर्नका लागि स्वास्थ्य कर्मीलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम आफूहरूका लागि फलदायी भएको तालिममा सहभागीले बताएका छन् तालिममा शुक्रनगर मंगलपुर जगतपुर भण्डारा सैनपुर लगायतका जिल्लाका छवटा गाविसमा रहेको हेल्थ पोस्टका स्वास्थ्य कर्मीहरूको सहभागिता रहेको तालिमबाट सिकेका कुराहरूलाई आफ्नो कार्यक्षेत्रमा सदुपयोग गर्ने सहभागीले बताएका छन् चितवन मेडिकल कलेजका प्रबन्ध डाक्टर दयाराम लम्साल भरतपुर अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डाक्टर राजकुमार पाण्डे जनस्वास्थ्य विज्ञ दीपक गेवाली तथा कृषि विज्ञ सुन्दर तिवारीले प्रशिक्षण दिएको तालिमबाट आफूलाई विषादीको प्रयोग र यसले निम्याउने असरबा यसले निम्ताउने असरबाट बस्न तालिम उपयोगी भएको सहभागीको भनाइरहेको छ स्वास्थ्य कर्मीलाई विषादीको प्रयोग र यसले पारेको असरबारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनस्वास्थ्य विज्ञ दीपक गेवालीले जानकारी दिनुभयो जनस्वास्थ्य प्रतिष्ठानले आयोजना गरेको तालिमबाट उनीहरूको क्षमता अभिवृद्धिमा सघाउ पुगेको प्रशिक्षकले बताएका छन् हाल बजारमा रहेका विषादी मध्ये अर्ग्यानिक फस्फोस्ट समूहका विषादी कार्बामेन्ट समूहका विषादी तथा मुसाब मार्ने विषादी बढी हानिकारक रहेको उनीहरूले बताएका छन् यस्तै हरियो रङका विषादी सुरक्षित विषादीको रूपमा रहे तापनि रातो रङको विषादी भने असुरक्षित मानिएको छ विषादीको प्रयोग विभिन्न तरकारी बाली फलफूल बाली तथा अन्य बारीमा बढेको पाइएको छ यस्ता माध्यमबाट मानिसको स्वास्थ्यमा विषादी प्रवेश गर्ने हुँदा विषादीको प्रयोगमा कमी ल्याउनु पर्ने उनीहरूको भनाइरहेको छ तालिम आइतबारबाट शुरू भएको तालिममा सोरसना हेल्थ पोस्ट स्वास्थ्य कर्मीको सहभागिता रहेको थियो रत्नगर तेह्रमा रहेको उन्नति र प्रगति टोलमा निर्माण गरिएको सत्रवटा सामूहिक धाराको आज उद्घाटन गरिएको छ सुकुम्बासी समुदायको बसोबास रहेको टोलमा लुमन्ती आवासका लागि सहयोग समूह र समुदायबाटै आर्थिक संकलन गरी धारा निर्माण गरिएको लुमन्तीका कार्यक्षेत्र संयोजक सिंहबहादुर लामाले जानकारी दिनुभयो ती बस्तीमा रत्नगर रत्नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिले पाइपलाइन विस्तार गरी खानेपानीको सुविधा उपलब्ध गराएको छ सुकुम्बासी समुदायले आर्थिक अभावका कारण धारा जडान गर्न नसकेपछि लोमन्त्री स्थानीयकी सक्रियतामा धारा निर्माण गरिएको लामाले जानकारी दिनुभयो धारा जडान भएसँगै दुईवटा सुकुम्बासी बस्तीका सत्तरी घर परिवारले स्वच्छ खानेपानी प्रयोग गर्न पाउनेछन् रत्नगर नगरपालिकाका सामाजिक परिचालक शारदा वाग्लेको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा नेकपा एमालेका नगर अध्यक्ष प्रेमनाथ दुवाडी टुल विकास संस्था वडा समन्वय समितिका अध्यक्ष हिरालाल खतिवड़ा वडा सचिव शंकर गिरी आकृति महिला वस्तु तथा ऋण सहकारी संस्थाकी उपाध्यक्ष फुलकुमारी लामा लगायतले मन्तव्य राखेका थिए कार्यक्रम प्रगति सुकुम्बासी टोल विकास संस्थाकी अध्यक्ष जमुना राहुतको अध्यक्षतामा सम्पन्न भएको थियो आहारा वासस्थान र पानीको उचित व्यवस्थापन भएपछि नेपालमा जंगली हात्तीको संख्या बढ्दै गएको छ चितवन राष्ट्रिय निकुञ्ज बर्दिया राष्ट्रिय निकुञ्ज शुक्लाफाटा पर्सारा कोशी टपु वन्यजन्तु आरक्षीमा हात्तीको संख्या बढ्दै गएको छ अहिले बर्दियामा एक सय चितवन र पर्सामा पच्चिस शुक्लाफाटमा चार र कोशी टपुमा झण्डै पाँचवटा जंगली हात्ती रहेको निकुञ्ज विभागको तथ्याङ्क रहेको छ भारतबाट नेपाल आउने जाने हात्तीको संख्या पनि योभन्दा धेरै रहेको छ छ दुई हजार एकाउन्न सालसम्ममा बर्दियामा तीनवटा रहेको हात्ती बीस वर्षको अवधिमा एक सय भन्दा धेरै भएको छ नेपालमा वासस्थान राम्रो आहार तथा पानी प्राप्त कारण भारतका हात्ती नेपालमा रहिथाने बनेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापाले बताउनुभयो नेपालका निकुञ्ज तथा आरक्षमा पनि झण्डै डेढ सयको हाराहारीमा घरपालुवा हात्ती रहेका छन् तर पछिल्लो समय घरपालुवा हात्तीमा क्षयरोगको संक्रमण देखिएको छ बालुवा हात्तीमा देखिएको क्षयरोग जंगली हात्तीमा सर्ने भएकाले सचेतना अपनाउनु पर्नेमा थापाले जोड़ दिनु भएको छ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारी क्षेत्रीय समिति क्षेत्र नम्बर दुईले भाद्र तीन गते मंगलबार रत्नगरमा रक्तदान कार्यक्रम गर्ने भएको छ क्षेत्रीय समितिको बैठकले तीन गते रत्नगरको शहीद स्मृति बहुमुखी क्याम्पस अगाडि कार्यक्रम गर्ने निर्णय गरेको भए पनि विशेष कारणवश रत्नगर एक बकुलर चोकमा गर्ने निर्णय गरेको क्रान्तिकारीले आज एक विज्ञप्ति जारी गर्दै जनाएको छ कार्यक्रम सम्पन्न गर्न आर्थिक र व्यवस्थापन प्रचार प्रसार स्वयंसेवक व्यवस्थापन समिति समेत गठन गरेको प्रचार प्रसार समिति संयोजक विकास पौडेलले जानकारी दिनुभयो सामाजिक कार्य अन्तर्गत चितवनमा बढ्दै गएको रगतको वापूर्ति गर्न रक्तदान कार्यक्रम आयोजना गरिएको पौडेलले बताउनु भएको छ नेपाल आदिवासी जनजाति पत्रकार महासंघ भोने चितवनले नेपाल प्रेस युनियनको केन्द्रीय अध्यक्षमा महेन्द्र श्रेष्ठलाई विषय गराउन आह्वान गरेको छ प्रेस युनियन चितवनको केही दिन अघि बसेको बैठकले केन्द्रीय अध्यक्षमा श्रेष्ठको नाम सिफारिस गरेको थियो युनियनले औपचारिक रूपमा अध्यक्षका लागि श्रेष्ठको नाम सिफारिस गरेपछि फोनेजले आज एक विज्ञप्ति जारी गरे निर्णयलाई स्वागत गर्दै अध्यक्षमा विषय गराउन आग्रह गरेको हो फोनी चितवनका अध्यक्ष सन्त कुमार चौधरीद्वारा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 सोप्रति सजग भई आफ्नो खेत बालीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ अर्पण मौसम अर्पण मौसम एस अर्पण मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो पालो सामुदायिक आवासको रत्नगर नगरपालिकाले सड़क विस्तारको कार्यलाई तीव्र पारेको छ सड़क विस्तारको लागि रत्नगर नगरपालिकाले अभियान चालेर सड़क नसिकेका फुटपाथहरूलाई हटाएर सड़कलाई प्राकिलो बनाउने काम गरेको छ सड़क विस्तारको काम भइरहेको छ त्यसैले अझै रत्नगर नगरपालिकाभित्रको सड़कको समस्या र चुनौतीहरू के छन् त भनेर आज हामीले नगरवासीहरूलाई सोधेका छौँ सुनौ उनीहरूको आवाज सामुदायिक आवाजमा जस्ताको तस्तै सामुदायिक आवाज यो सबभन्दा पहिला यो बिजुलीको सम्बन्धीको यो पोलहरू जताततै अस्तव्यस्त देखिरहेको छ यसलाई पनि अन्डरग्राउन्डिङ हो कि कसरी हो यसलाई पहिला डिजाइन मिलाउनु पर्दछ जथाभावी खनेर यो ढलको व्यवस्था गरेको छैन यो अस्तव्यस्त छ यसलाई तुरुन्ता तुरुन्तै यसलाई कसरी हो पूर्ण रूपमा निर्मुख गर्यो भने यसको केही हदसम्म अहिले जो बनाएको बाटोको सौन्दर्यता बन्नेछ भन्ने हामीलाई लाग्छ यहाँ हिँड्न साह्रै समस्या यसो गाडी हिँड्दाखेरि पानीले छ्याप लाग्यो भने बरु साधन हिँड्दाखेरि यहाँ सुरक्षित छ हिँड्दाखेरि सुरक्षित छैन सबभन्दा पहिला फुटपाथ बनाउनु पर्छ हिँड्ने फुटपाथ दुवै दुवै साइडतिर फुटपाथ बनाएर अनि अब कति तिन हुन्छ चार लेन हुन्छ गाडी घुडाउन जाने सडक त चाहियो त्यो नाली खनिन्छ एक फेर खान वर्षौँ वर्षौँलाई हुन्छ कोही ठाउँमा पचास वर्षमा पिच गरे हुन्छ कोही ठाउँमा वर्ष्यौनी पिच गर्ने वर्षाउने बनाउने हो यो वानबाई बाटो बनाउन यहाँ जग्गा नपुग्छ नगरपालिका कहाँ गएको छ के एरिया छ कसरी बजेट बनाइदिन्छ वर्ष्यौनी कुनै ठाउँमा तपाईँले चाहिँ अलि सफा गराउँदै गएको छ अब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 छप्पन्न पाँच त्रिसठी तिन सय एकतिस इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो radio Arpan news at Gmail dot com हवस् त अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot com dot एनपीबाट पनि संसारभरि के साथ सुनिरहनु भएको साँझ साढे छ बजेको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल बिदा भए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा शिखर हार्डवेयर रत्नगर एक बकुलहर पुरानो कर्मचार्य पेट्रोल पम्पसँगै फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिन द्वारा एकै साथ छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस The next education आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited line Chowk Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one मनोरञ्जनका लागि सुनो हजुर सुनो हजुर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 रत्नगर दुई चाँडी ओम साईराम अस्पताल भवन फोन शून्य छप्पन्न पाँच बैसठी सात सय छैसठी तपाईँहरूकै चिर परिचित अस्पताल ओम साईराम अस्पतालका विशेषज्ञ सेवाहरू प्रत्येक शनिबार बिहान नौ तिस बजे वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ प्रत्येक शनिबार दिउँसो एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप तथा मधुमेह रोग विशेषज्ञ नाक कान घाँटी तथा टाउको रोग विशेषज्ञ छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ वरिष्ठ हार्जोनी तथा नशा रोग विशेषज्ञ प्रत्येक शनिबार मध्याह बाह्र बजे नवजात शिशु तथा बाल रोग विशेषज्ञ डाक्टर खेमराज पौडेल त्यसै गरी प्रत्येक मङ्गलबार दिउँसो एक बजे वरिष्ठ हाडजोर्नी नसा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर सुदीपमान वैद्यद्वारा प्रत्येक बुधबार एक बजे वरिष्ठ फिजिसियन पेट छाती मुटु उच्च रक्तचाप मधुमेह रोग विशेषज्ञ डाक्टर महेन्द्र अग्रहरीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको छ प्रत्येक महिनाको दोस्रो शनिबार बिहान दस बजे शहीद गङ्गालालबाट चितवन मेडिकल कलेज भरतपुरमा आउनु भएका नेपालकै ख्याति प्राप्त वरिष्ठ रोग विशेषज्ञ डाक्टर श्यामराज रेग्मीद्वारा बिरामीहरूको स्वास्थ्य परीक्षण हुनुको साथै एसओजी मुटुको video x-ray echocardiography video x-ray सेवाका साथै नियमित रूपमा जनरल फिजिसियन तथा आँखा परीक्षण सेवा उपलब्ध छ सम्पर्क ओम साईराम अस्पताल रत्नगर दुई main road Tadhi phone number शून्य छप्पन्न पाँच एकसठी नौ सय छैसठी पाँच एकसठी आठ सय छैसठी हे भाव कता भयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिसा लागेन भन्नु भएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै एक executive director Puja Kuber mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छपन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ अब तपाईँ हाम्रै बजार बकुल सर्व सुविधा सम्पन्न केयन प्लाजा केयन प्लाजा तपाईँलाई आवश्यक सम्पूर्ण सामानको लागि बजार चाहनु पर्ने झन्झटलाई मुक्त गर्नका लागि सुसेन्टर fancy electronics cosmetic dry cleaners cycle store hotel boutique kurta sari gift item puja सामग्री ladies tailors baby cycle walker झोलुङ्गो लगायत अन्य पसलहरू केयन प्लाजामा खुलिसकेको छ साथमा नयाँ व्यवसाय सुरु गर्न चाहने महानुभावहरूका लागि अब केही सटर भाडामा रहेको जानकारी गराइन्छ सुरक्षाको राम्रो प्रबन्ध पर्याप्त पार्किङ खाने पानी दस फिट चौडाइको प्यासेज भएको सर्व सुविधा सम्पन्न केयन प्लाजा रत्नगर आठ बकुलहर प्रोपाइटर राज श्रेष्ठ मोबाइल अन्ठानब्बे चार पचास असी पाँच बहत्तर अन्ठानब्बे चार पचास उना दुई सय असी साथै हामी कहाँ हेल्थ क्लबको पनि सुविधा छ अर्पण टाइम चेन्ज अहिले साँझको सात बज्यो यस अर्पण टाइम चेकको साथमा टाढी रत्नगर पोलिक्लिनिक प्राली र मार्शल इम्पोरियम सुलभ र प्रभावकारी स्वास्थ्य सेवा दिँदै आइरहेको टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टरको विशेषज्ञ डाक्टर सेवाहरू वरिष्ठ फिजिसियन डाक्टर सहितको दैनिक जनरल मेडिसिन पेट छाती मुटु उक्त रक्तचाप तथा मधुमेह क्लिनिक जनरल सर्जरी तथा सामान्य सल्लेखीय हार्ट जोनी तथा नशा रोग सेवा नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ सेवा छाला यौन तथा कुष्ठरोग सेवा बाल रोग सेवा स्त्री तथा प्रसुति रोग सेवा साथै भिडियो एक्सरे एक्सरे एसिजी सेवा चौबिसै घन्टा एम्बुलेन्स सेवा आकस्मिक सेवा फार्मेसी सेवा दन्तरोग सेवा तथा वरिष्ठ हार्जोनी नसारक ट्रमा सर्जन एवं जोर्नी प्रत्यारोपण विशेषज्ञ डाक्टर सुरेश पाण्डेद्वारा ढाड दुख्ने ढाडको नसा च्यापिएको खप्टिएको हात घोडा झमझमाउने सिल्का हान्ने पोल्ने जोर्नी दुख्ने सुन्निने घुडा खिएको हात घोडाको हड्डी भाँचिएको बाङ्गो टिङ्गो भएको बात युरिक एसिड आदि समस्या भएका बिरामीहरूको नियमित स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस पूर्वी चितवनकै एक मात्र हिरोको आधिकारिक विक्रेता मार्शल इम्पोरियम हिरो कम्पनीका सबै मोडलका बाइक तथा स्कुटी उपलब्ध छ आधुनिक प्रविधिद्वारा बाइक सर्भिसिङ बाइक एक्सचेन्ज सुविधा किस्ताबन्दी सुविधा तथा सम्पूर्ण पाठ सुविधाका लागि हिरो अनि मार्शल इम्पोरियम मगनी चोक पर्सा चार फोन शून्य छपन्न पाँच तिरासी एक सय उनान्सय मोबाइल अन्ठानब्बे पाँच पचास एकसठी नौ सय उनान्सय टाढी सोरुम रत्नगर दुई main road Tadhi phone number शून्य छपन्न पाँच एकसठी शून्य सन्ताउन्न स्टाइल पर्फर्मेन्स र माइलेजका लागि हिरो मात्र मार्सल इम्पोरियममा ए कुनै बेला हुँदैन छुटुमा रेडियो अर्पण सधैँ मन मुटुमा मनै मनले गुन्दै थिएँ म सानो तिमीले यही बेला फोन गर्यो रेडियो अर्पण सुन्दै थिएँ म नमस्कार म लोकगायक तथा सङ्कलक कस्तुप पन्त तपाईँ अहिले सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा अहिले तपाईँ सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्ज र यो हो कार्यक्रम अर्पण शुभ साँझ